असार आठ गते उपचुनाव हुने क्षेत्रमा तीन दिन सार्वजनिक विधा सरकारलाई दिएको समर्थन फिर्ता लिने तेह्र साना दलको तयारी बजेटको नीति तथा कार्यक्रम प्रधानमन्त्रीका कारण नरोकिने अर्थमन्त्री रामशरण महतको भनाई देशमा रहेका समस्याको समाधान कङ्ग्रेसले मात्र गर्न सक्ने नेता प्रकाशरण महतको जिकिर माओवादी विचारधारा भएका कम्युनिष्ट पार्टीहरूबीच छिट्टै एकता हुने ए माओवादी नेता गजुरेलको दावी आवश्यकता महसुस गरेर प्रक्रिया सुरु गरिएको नेकपा माओवादी सचिव गुरुङको तर्क बर्ड फ्लूको जोखिममा रहेको एसियामा खतरनाक क्षेत्र पहिचान भारत र रुस बीच पारमाणिक पारमाणविक सहयोग तथा ऊर्जा सुरक्षा सहितका विषयमा छलफल र विश्वकप फुटबलमा आज राति कोलम्बिया र आइभरी कोस्ट तथा उरुग्वे र इङ्ल्यान्ड भेट्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता रियालसँगै म ध्रुवराज समाचार विस्तारमा सरकारले असार आठ गते उपचुनाव हुने क्षेत्रमा सार्वजनिक विदा दिएको छ उपचुनाव हुने चितवन क्षेत्र नम्बर चार काठमाडौँ क्षेत्र नम्बर दुई बर्दिया एक र कैलाली छका सामुदायिक र संस्थागत विद्यालयमा भोलिदेखि लागू हुने गरी तीन दिन विदा दिएको छ यस्तै मतदान केन्द्र कायम भएका गाविस भवन नगरपालिका भवन र अरू कार्यालयमा समेत तीन दिन विदा गरिएको गृह मन्त्रालयले जनाएको छ उपचुनाव हुने सबै चार जिल्लाका सरकारी कार्यालय मतदान हुने दिन असार आठ गते बन्द रहने पनि मन्त्रालयले जनाएको छ संविधान सभामा छब्बिसजनाको मनोनयनलाई लिएर सर्वोच्च अदालतले गत उनातिस वैशाखमा गरेको फैसला पुनरावलोकन हुने भएको छ सर्वोच्चको पुन इजलासले आज छब्बिसजनाको नियुक्ति मन्त्री परिषदको कार्यक्षेत्रभित्र पर्ने भन्दै पुनरावलोकनको अनुमति दिएको हो न्यायाधीश रामकुमार प्रसाद शाह र कल्याण श्रेष्ठको संयुक्त इजलासले संविधान सभामा राजनैतिक दलभन्दा बाहिरबाट विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई मनोनयन गर्न सरकारका नाउँमा परमादेश जारी गरेको थियो साथै संविधान सभाको प्रत्यक्ष चुनाव हारेका र दलहरूको समानुपातिक सूचीमा परेका व्यक्तिलाई छब्बिस सदस्यमा मनोनयन नगर्न आदेश दिएको थियो सो फैसला विरुद्ध मन्त्री परिषदका तर्फबाट नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले फैसला पुनरावलोकन निवेदन दिनुभएको थियो सो विषयमा पुनः इजलासबाट सुनवाई गर्दै सर्वोच्चले दुई महिना अघिको आफ्नो निर्णयलाई पुनरावलोकन गर्न निवेदन दर्ताको आदेश दिएको हो न्यायाधीशहरू गिरिशचन्द्र लाल गोपाल प्राजुली र दीपक राज जोशीको इजलासले मुद्दालाई दर्ता गर्न आदेश दिएको हो कंग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिँदै आएका तेह्र साना दलले समर्थन फिर्ता लिने तयारी गरेका छन् सरकारलाई समर्थन गरे पनि सरकारले आफूहरूको मूल्याङ्कन नगरेको भन्दै तेह्र साना दल भने समर्थन फिर्ता लिने पक्षमा पुगेको नेपाल परिवार दलका अध्यक्ष एवं सभासद एकनाथ ढकालले जानकारी दिनुभएको छ उहाँले तत्कालै समर्थन फिर्ता लिने पक्षमा भए पनि प्रधानमन्त्री कोइराला उपचारका क्रममा अमेरिका भएका कारण मानवीय संवेदनालाई ख्याल राख्दै प्रधानमन्त्री आएपछि मात्रै फिर्ता लिने बताउनुभयो अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्न प्रधानमन्त्रीका कारण नरोकिने स्पष्ट पार्नु भएको छ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले बजेट ल्याउन ढिला भएकाले नीति तथा कार्यक्रम पारित गर्न संसदमा प्रधानमन्त्रीको उपस्थिति नपुरिने बताउनुभयो प्रधानमन्त्री कोइराला हाल अमेरिकामा स्वास्थ्य जाँचको क्रममा रहनुभएकाले उहाँको अनुपस्थितिमा मन्त्री परिषदबाट नीति तथा कार्यक्रम पारित गरी बजेट चाँडै ल्याउने तयारी भइरहेको अर्थमन्त्री महतले बताउनुभयो कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री परिषदको बैठक बस्ने र त्यसले आवश्यक निर्णय गर्ने उहाँको भनाइ छ उहाँले प्रतिपक्षले गत महिना संसद अवरुद्ध गरेकाले समयमै बजेट ल्याउन ढिलाइ भएको समेत जिकिर गर्नुभयो नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर प्रकाश शरण महतले देशमा रहेका समस्याको समाधान नेपाली कंग्रेसले मात्र गर्न सक्ने बताउनु भएको छ आज बिहान भरतपुरमा भएको कार्यकर्ता भेटघाटका क्रममा उहाँले अन्य राजनीतिक दलको अवस्था र क्षमता जनताले हेरिसकेकाले अब कंग्रेसले मात्रै निकास दिन सक्ने बताउनु भएको छ चितवनको क्षेत्र नम्बर चारमा चुनावी कार्यक्रममा सक्रिय हुनुभएका उहाँले नेपालीको समस्या पहिचान र त्यसको समाधान गर्न सक्ने खुबी जनताले कंग्रेसमा देखिसकेकाले कंग्रेसप्रति जनताको विश्वास बढेको बताउनु बताउनु भएको छ यही असार आठ गते हुने चारवटा उपनिर्वाचनमा नेपाली कङ्ग्रेसका उम्मेद्वारले भारी मतले जित्ने उहाँले बताउनु भएको छ नेता महतले देशमा रहेको सुकुम्बासी समस्याको समाधान महिला आदिवासी जनजातिको उत्थान र विकास रोजगारीको सृजना स्वास्थ्यमा सबैको पहुँच निशुल्क शिक्षाको प्रबन्धका लागि नेपाली कङ्ग्रेस दीर्घकालीन योजनामा लागिसकेकाले सबैले महसुस गर्ने गरी कार्यक्रम चाँडै ल्याउने बताउनुभयो नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता साझेदार कङ्ग्रेससित सरकार सञ्चालनमा केही विमति देखे पनि लोकतान्त्रिक संविधान नबन्दासम्म साझेदारी सम्बन्ध कायम रहने बताउनु भएको छ महेन्द्रनगरमा आज प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले नवौँ महाधिवेशनमा नेतृत्वका आकाङ्क्षी माधव कुमार नेपाललाई पद बिनाको शक्तिशाली नेता बनाउन चाहेको बताउनुभयो उहाँले माधव नेपालले लामो समय पार्टी नेतृत्व हाँकेकाले उहाँ सम्मानपूर्वक बस्नुपर्ने बताउनुभयो पार्टीका वरिष्ठ नेता भएकाले योग्यता र क्षमताका आधारमा भन्दा पनि लामो समय पार्टी नेतृत्व गरिसकेकाले आफ्नो सम्मानका लागि नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा महासचिव पोखरेलको जोड थियो एमालेको आठौँ महाधिवेशनमा वरिष्ठ नेता नेपालले केपी ओलीलाई नै सघाएकाले नवौँ महाधिवेशनबाट ओलीको नेतृत्वमा सर्वसम्मत हुने पोखरेलको दावी थियो उहाँले एमाले अध्यक्ष झलनाथ खनालले सहमतिमा जोड दिएकाले नेतृत्व हस्तान्तरण सहमतिमै हुन सक्ने धारणा व्यक्त गर्नुभयो नेकपा एमालेका सचिव शङ्कर पोखरेलले पार्टी अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधव कुमार नेपालसँग नवौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने नैतिक र वैधानिक आधार नै नभएको दावी गर्नुभएको छ रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा पोखरेलले माधव कुमार नेपाल वरिष्ठ नेतासहित तीन पटक कार्यकारी पदमा बसिसकेको र अध्यक्ष खनाल पनि पहिले महासचिव र अहिले अध्यक्ष भइसकेकाले विधानअनुसार उहाँहरूले उम्मेदवारी दिनै नहुने बताउनु भएको छ उहाँले नेपाल खनाले र खनालले उम्मेद्वारी दिने हो भने पार्टीको विधान नै संशोधन गर्नुपर्ने पनि बताउनुभयो पार्टी नेता केपी ओलीको नीति र विचारमा चलेको भन्दै पोखरेलले अब नेतृत्व पनि उहाँकै हुने दावी समेत गर्नुभयो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्धारित समयमै संविधान निर्माणका लागि प्रयास भइरहेको बताउनु भएको छ आज कैलालीको अतरियामा क्रान्तिकारी पत्रकार सङ्घ कैलालीले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले संविधान निर्माणको प्रक्रिया चलिरहेको बताउनुभयो निर्धारित समयभित्र संविधान निर्माणका लागि दल र दलका नेताहरूबीच छलफल सम्वाद र बहस चलिरहेको उहाँले बताउनुभयो उपनिर्वाचनपछि विवाद विषयमा विवादित विषयमा शीर्ष दलका शीर्ष नेताहरू बसेर विवाद टुङ्ग सुरुङ्गो लगाउने बताउनुभयो अध्यक्ष दाहालले प्रधानमन्त्री कोइराला उपचारका लागि अमेरिका गएपछि सरकारको काम ठप्प भएको बताउँदै यो माहौललाई बिग्रन नदिन समझदारी भइरहेको समेत बताउनुभयो एकीकृत माओवादीका नेता हरिबोल गजुरेलले ए माओवादी नेकपा माओवादी सहितका पाँच माओवादी विचारधारा भएका कम्युनिष्ट पार्टीहरूबीच छिट्टै एकता हुने दावी गर्नुभएको छ उहाँले एकताका विषयमा शीर्ष तहमा गम्भीर रूपमा कुराकानी भइरहेको पनि बताउनु भएको छ आज काठमाडौँ रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उहाँले शीर्ष तहमा कुरा भइरहेको छिट्टै पार्टी एकताको घोषणा हुन्छ उहाँले भन्नुभयो उहाँले ए माओवादी र माओवादीले पार्टी फुटाउनु गल्ती थियो भन्ने आत्मालोचना गरिसकेको र अहिले वैद्य समूहले अघि सारेको बुदामा छलफल जारी रहेको पनि जानकारी दिनुभएको छ नेकपा माओवादीका सचिव देव गुरुङले बाध्यता र आवश्यकता महसुस गरेर पाँच माओवादी कम्युनिष्ट पार्टी बीचको एकताको प्रक्रिया सुरु गरेको जानकारी दिनुभएको छ उहाँले छिट्टै पार्टी एकीकरण होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो गुरुङले अहिलेको संविधान सभाबाट जारी हुने संविधान कुनै कुनै पनि हालतमा नस्वीकार्ने प्रश्न पार्दै सर्वपक्षीय राजनीतिक सम्मेलनबाट जारी गर्नुपर्नेमा जोड दिनुभयो एकीकृत नेकपा माओवादी स्थायी कमिटी सदस्य लोकेन्द्र विष्ट मगरले संहितासहितको संविधानले मात्र जनताको अधिकार सुनिश्चित हुने दावी गर्नुभएको छ नेपाल संहिता नेपालमा संहिता आवश्यक छ उहाँले भन्नुभयो संहिता बिनाको संविधानले जनताको अधिकार सुनिश्चित हुँदैन चितवन क्षेत्र नम्बर चारमा असार आठ गति हुने संविधान सभाको चुनावी प्रचार प्रचारको क्रममा आज भरतपुर तेह्र शान्तिचोकमा आयोजना गरिएको चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले संहिता लागू गर्दा पहिचान र सामर्थ्यको आधारमा हुनुपर्ने भन्दै संहिताले आम जनताको अधिकार सुनिश्चित हुने बताउनुभयो जनताको संविधान बनाउन ए माओवादी उम्मेद्वार खुसीराम पाखिनलाई जिताउन पनि उहाँले आग्रह गर्नुभयो सो अवसरमा बोल्दै उम्मेद्वार खुसीराम पाखरिनले जनताको संविधान बनाउन आफूलाई जिताउन अपिल गर्नुभयो मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार सुस्त मनस्थितिको भएको आरोप लगाउनु भएको छ अध्यक्ष यादवले सुस्त मनस्थिति र संवेदनहीन वर्तमान सरकारबाट धेरै आशा गर्न नसकिने स्थिति रहेको बताउनु भएको छ विराटनगर स्थित निवासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले वर्तमान सरकार अडतिस अर्ब रुपैयाँ रकमान्तर गरी दुरुपयोगको बाटोमा बढेको पनि आरोप लगाउनु भएको छ संविधान सभाको निर्वाचन भइसकेको लामो समय बितिसक्दा पनि मन्त्री परिषदले सिफारिस गर्ने छब्बिसजना सभासदको चयन गर्न नसक्नु संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउन नसक्नु विगतका आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्न नसक्नुले वर्तमान सरकारको असफलतालाई उजागर गरेको यादवले बताउनु भएको छ आगामी माघ आठ गते नयाँ संविधान जारी हुन नसक्ने ठोकुवा गर्दै अध्यक्ष यादवले संविधान निर्माणको विषय प्रवेश पनि नभएकाले माघ आठ गते संविधान जारी गर्छु भन्नु धोखा सिवाय अरू केही नभएको बताउनु भएको छ एक फरक प्रसङ्गमा अध्यक्ष यादवले फोरम नेपाल तमलोपा र सद्भावना बीचको एकीकरण कार्यमा अझै समय लाग्ने बताउनु भयो नेकपा एमालेकी नेत्री साहना प्रधानको स्वास्थ्यमा सुधार आएको छ भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मङ्गलबारदेखि भेन्टिलेटर हटाइएको उहाँका छोरा उमेशले जानकारी दिनुभयो अहिले उहाँको सिसियुमा राखेर उपचार भइरहेको छ दुई हप्ता अघि एक्कासी ज्वरो आएपछि प्रधानलाई बल्कमा रहेको बयोधा अस्पताल भर्ना गरिएको हो उहाँलाई निमोनिया र मस्तिष्कघात भएको डाक्टरहरूको भनाइ छ सतासी वर्षीय प्रधान दुई वर्षदेखि बिरामी हुनुहुन्छ उहाँ बोल्न र हिन्डोल गर्न सक्नुहुन्न दुई हजार सालदेखि राजनैतिक सङ्घर्षमा होमिनुभएकी प्रधान दुई हजार छयालिस सालको जनआन्दोलनमा वाम मोर्चाको अध्यक्ष र सहकमान्डर भएर काम गर्नुभएको थियो दुई हजार अडचालिस र एकाउन्नको आम निर्वाचनमा उहाँ प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो दुई हजार छयालिस सालको राजनैतिक परिवर्तनपछि प्रधान पटक पटक मन्त्री पनि हुनुभयो प्रधान नेपाली महिला तथा प्रजातान्त्रिक आन्दोलनकी अगुवा हुनुहुन्छ श्रम तथा रोजगार मन्त्रालयले इराकमा कुनै नेपाली अपहरणमा परेको समाचार अहिलेसम्म पुष्टि हुन नसकेको जनाएको छ अन्तर्राष्ट्रिय सञ्चार माध्यमले किर्कुक सहरबाट नेपाली सहितका अरू विदेशी पनि अपहरणमा परेको भन्ने खबर सार्वजनिक गरेको विषयमा अहिलेसम्म सरकारले केही पत्ता लगाउन सकेको छैन परराष्ट्र मन्त्रालयमा हिजो बसेको बैठकले खाडी र आसियान मुलुकका दूतावासलाई यो विषयमा गम्भीर भएर लाग्न निर्देशन दिएको बैठकमा सहभागी श्रम तथा रोजगार रोजगार मन्त्रालयकी वैदेशिक रोजगार शाखा प्रमुख गिरिजा शर्माले जानकारी दिनुभएको छ खास गरी पाकिस्तान र कुवेतको दूतावासलाई बढी चनाको हुन परराष्ट्रले आग्रह गरेको छ इराकमा आन्तरिक द्वन्द्व फैलदै गएपछि त्यहाँ पुगेका नेपाली कामदारको जोखिमलाई ध्यानमा राख्दै उद्धार गर्ने अवस्थाका लागि सरकारले तयारी गरेको उहाँको भनाइ छ दस वर्ष अघि इराकमा बाह्र नेपालीको हत्या भएपछि सरकारले कामका लागि इराक जान प्रतिबन्ध लगाएको छ तर गैर कानुनी बाटो हुँदै त्यहाँ साठी हजार नेपाली काम कामका लागि पुगेका श्रम मन्त्रालयले जनाएको छ सरकारले सत्यपत्ता लगाएर नागरिकलाई जानकारी दिने बताउँदै वैदेशिक रोजगार शाखा प्रमुख गिरिजा शर्माले अपुष्ट हल्लाको पछि नलाग्न पनि आग्रह गर्नुभएको छ सशस्त्र प्रहरी महानिरीक्षक कोषराज मन्तले भ्रष्टाचार गरेको भन्दै उहाँ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ सशस्त्र प्रहरीकै अर्का पूर्व आइजिपी सनत कुमार बस्नेत विरुद्ध परेको उजुरी पनि अख्तियारमा विचाराधीन छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सानातिनालाई मात्रै समातिरहेको गुनासो आइरहेका बेला सशस्त्र प्रहरीका बहालवाला र पूर्व आइजेपी विरुद्ध उजुरी परेको हो अन्त र बस्नेत दुवैको उजुरी प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आफैले हेरिरहेको बुझिएको छ यस वर्षको मनसुन सङ्घारमै आइपुगेको मौसमविदले बताएका छन् देशभरको मौसम बदली भएको र शुक्रबार वा शनिबार मनसुन प्रवेश हुने सङ्केत देखिएको मौसमविद वरुण पौडेलले जानकारी दिनुभएको छ बङ्गालको खाडीबाट आउने वायुको प्रभाव बलियो र स्थायी प्रकृतिको भएपछि तथा पश्चिमी वायु कमजोर बनेपछि मात्रै औपचारिक रूपमा मनसुन भित्रिएको घोषणा गरिन्छ सामान्यतया जुन दसको आसपासमा मनसुन सुरु हुने भए पनि यस वर्ष ढिलाइ भएको छ नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा देखा पर्ने मनसुनको उत्पत्ति हिन्द महासागरमा हुने गर्दछ त्यहाँबाट बङ्गालको खाडी हुँदै दक्षिण पूर्वी दिशाबाट मनसुन नेपालको पूर्वी भेगमा प्रवेश गर्ने गर्छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ तरकारी र फलफुलमा विषादी राख्ने क्रम बढेपछि सरकारले नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन गरेको अभियानप्रति तपाईँ के भन्नुहुन्छ यस सकारात्मक प्रयास बे व्यवहारमा उतार्न चुनौती र सी हात्तीको देखाउने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 मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब विदेशका खबर वैज्ञानिकहरूले बर्ड फ्लूको जोखिममा रहेको एसियामा खतरना खतरनाक क्षेत्र पहिचान भएको बताएका छन् अमेरिका बेलायत चीन बेल्जियम सेनेगल र भियतनामका वैज्ञानिकहरूले बर्ड फ्लूको भाइरस सजिलै फैलन र बाँच्न सक्ने अध्ययनबाट पत्ता लागेको भन्दै चीन बङ्गलादेश भारत भियतनाम लगायतका क्षेत्र जोखिमपूर्ण देखिएको बताएका छन् एच सेभेन एन नाइन भाइरसको संक्रमण पन्छीबाट मान्छेमा सरेको पहिलोपल्ट सन् दुई हजार तेह्रमा चीनमा पुष्टि भएको थियो यो भाइरसबाट चीनमा चार सय तेत्तिसजना संक्रमित भएकोमा बैसठी जनाको ज्यान गइसकेको छ वैज्ञानिकहरूले एसियाली क्षेत्रका आठ हजार पोल्ट्री बजारको निरीक्षणपछि जोखिमयुक्त क्षेत्रको पहिचान गरिएको बताएका छन् बङ्गलादेश उत्तर भारत भियतनामको मेकोङ र रेड रिभर डेल्टा इन्डोनेसिया र फिलिपिन्सका टापु क्षेत्र जोखिम क्षेत्रको रूपमा पहिचान भएका छन् पन्छीबाट मानिसमा बर्ड फ्लू भाइरस सरेको चीनका सबै क्षेत्र समान रूपमा जोखिमपूर्ण नदेखिएको पनि वैज्ञानिकहरूले बताएका छन् जोखिमयुक्त क्षेत्रको नक्साङ्कन गरे पनि बर्ड फ्लूको भाइरस कसरी फैलन्छ भनेर भने खुलाइएको छैन भारत र रुसबीच पारमाणविक सहयोग तथा ऊर्जा सुरक्षा सहितका विषयमा छलफल भएको छ रसिया तथा भारतबीच भारतको दक्षिण राज्य तमिलनाडु स्थित कुदानकुलममा तेस्रो तथा चौथो आणविक संयन्त्र स्थापना गर्ने विषयमा एक सम्झौतामा हस्ताक्षर हुने अनुमान गरिएको छ भारतीय विदेश मामिला मन्त्री सुषमा स्वराज तथा रसियाली उप प्रधानमन्त्री दिमित्री रोगोजिनबीच द्विपक्षीय विषयमा वार्ता भएको अधिकारीहरूले बताएका छन् रसियाली उपप्रधानमन्त्री रोगोजिन भारतको दुई दिने भ्रमणमा नयाँ दिल्लीमा हुनुहुन्छ उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस वर्षका लागि तय भएको वार्षिक शिखर बैठकको तयारीका विषयमा छलफल गर्न दिल्ली आउनु हो खेल समाचार विश्वकप फुटबलमा आज राति र भोलि बिहान तीन खेल हुँदैछ पहिलो खेलमा कोलम्बिया विरुद्ध आइभेरी कोस्ट दोस्रोमा उरुग्वे विरुद्ध इङ्ल्यान्ड र अर्को खेलमा जापान र ग्रिस भेट्दैछन् नेदरल्यान्डले गए रातिको दोस्रो खेलमा अस्ट्रेलियालाई तीन दुईले पाखा लगाएको हो खेलमा नेदरल्यान्डले बिसौँ मिनटमा आर्जेन रोबिनको गोलबाट अग्रता लिएको हो त्यसको एक मिनटमै अस्ट्रेलियाले गोल फर्काए पनि अन्त्यमा भने पराजय भोग्नु पर्यो त्यस्तै आज बिहान भएको खेलमा चिलीले स्पेनलाई हराएको छ त्यस्तै बिहान सकिएको अर्को खेलमा क्रोएसियाले क्यामरुनमाथि शानदार जित हासिल गरेको छ दस खेलाडीमा सीमित क्यामरुनले क्रोएसियासँग शून्यका विरुद्ध चार गोल खाएको छ हारसँगै क्यामरुन फिफा वर्ल्ड कपको पहिलो चरणबाटै बाहिरिएको छ बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक असार आठ गते उपचुनाव हुने क्षेत्रमा तीन दिन सार्वजनिक विधा सरकारलाई दिएको समर्थन फिर्ता लिने तेह्र साना दलको तयारी बजेटको नीति तथा कार्यक्रम प्रधानमन्त्रीका कारण नरोकिने अर्थमन्त्री रामशरण महतको भनाई कङ्ग्रेसले मात्रै देशमा रहेको समस्याको समाधान गर्न सक्ने नेता प्रकाश रण महतको जिकिर माओवादी विचारधारा भएका कम्युनिस्ट पार्टीहरूबीच छिटो एकता हुने ए माओवादी नेता गजरेलको दावी आवश्यकता महसुस गरेर प्रक्रिया सुरु गरिएको नेकपा माओवादी सचिव गुरुङको तर्क बर्डफ्लूको जोखिममा रहेको एसियामा खतरनाक क्षेत्र पहिचान भारत र रुस बीच पारमाणविक सहयोग तथा ऊर्जा सुरक्षा सहितका विषयमा छलफल र विश्वकप फुटबलमा आज राति कोलम्बिया र आइबरी तथा उरुग्वे र इङ्ल्यान्ड भेट्दै अवस्था साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी अनितासँगै ध्रुवराज विदा भई नमस्कार yes or